money, Oh, money. ज्यान्छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्रो छ हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुन्जनको अभियान नसोध साथी खबर बेहाल छ मेरो अब आउन नै बाँकी काल छ मेरो नसोध साथी खबर बेहाल छ मेरो अब आउन नै बाँकी काल छ मेरो जिन्दगीबाट नै हारिसकेको मान्छे जिन्दगीबाट नै हारिसकेको मान्छे आँखाभरि आँसुको छाल छ मेरो म अब देख म अब धेरै दिन यसरी बाँच्दिनँ होला म अब धेरै दिन यसरी बाँच्दिनँ होला धड्कनमा मात्र थोरै चाल छ मेरो नभन यो गीत तिमी गाउन मलाई नभन यो गीत तिमी गाउन मलाई न स्वर छ मेरो न त ताल छ मेरो कहाँ बिर्सिन सक्छु र मेरो देशलाई हो कहाँ बिर्सिन सक्छु र मेरो देशलाई विश्वमा नै अति सुन्दर नेपाल छ मेरो नसोध साथी खबर बेहाल छ मेरो अब आउन नै बाँकी काल छ मेरो नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि कार्यक्रम गजल गुन्जनको साथमा आवाजबाट म युवराज लामी छने प्रदीप त्यस्तै गरी प्राविधिक तर्फबाट मिठो साथ रहेको छ मुकेशको सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदह एक सय छ थोप्लो छ मेगा हर्जको यो रात्रिकालीन प्रस्तुति कार्यक्रम गजल गुन्जन तपाईँ प्रत्येक बुधबार राति यसै बेलादेखि करिब करिब दस बजेसम्म सुन्न सक्नुहुन्छ र आजको श्रृङ्खलाका लागि तपाईँ आफ्ना गजलहरू लिएर आउनु नबोल्नुहोला शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर त्यतिन्जेल हामी यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि पस्किन चाहन्छु खुल्लम है डोलायो डोलायो डोलायो मनै बेसरी बेसरी मनै बेसरी बेसरी मन बेसरी धेरै हेरे पनि फेरि फेरि हेरौँ जस्तो न अघाउने तिम्रो हिस्से लाग्छ मलाई कस्तो कस्तो धेरै धेरै हेरे पनि फेरि फेरि हेरौँ जस्तो नअघाउने तिम्रो हिस्सी लाग्छ मलाई कस्तो कस्तो लाग्छ मलाई कस्तो कस्तो लाग्छ मलाई कस्तो कस्तो फुलमा पनि एक्लै नडुलन यसरी फुलमा पनि एक्लै नडुलन यसरी डोलायो है डोलायो डोलायो डोलायो मनै बेसरी स्वागत गर्न चाहन्छु तपाईँ सम्पूर्णलाई आजको श्रृङ्खलामा पनि हामीहरूले सदा जस्तै तपाईँहरूका गजलहरूलाई वाचन गर्छौँ त्यस्तै गरी तपाईँहरूकै मुखार बिन्दुबाट गजलहरू वाचन गर्न लगाउँछौँ यसैले शून्य एकात्तर पाँच सात सय पैँतिसको बाटो भएर आउनु नभुल्नुहोला र आजको कार्यक्रमको प्रारम्भमा मैले गजल वाचन गरेको थिएँ अविरल सागर सौगात सालझण्डी एक रूपन्देहीका मित्रको नसोध साथी खबर बेहाल छ मेरो अब आउन बाँकी नै काल छ मेरो कार्यक्रमको प्रारम्भमा कुनै एकजना साथी आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्नुपर्छ अनि उहाँकै मुखार बिन्दुबाट गजल सुन्नुपर्छ हजुर नमस्कार हजुर दाजु नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नुभयो म बागलुङदेखि बागलुङबाट दिनेशजी दिनेशजी आराम हुनुहुन्छ आरामै भन्नु पर्यो अनि कस्तो हुनुहुन्छ एकदम हामीहरू पनि आरामै छौँ भन्नुपर्छ अनि कस्तो रह्यो आजको दिन अलिकति चिसो थियो है मौसम एकदमै चिसो चिसो भइरहेको छ ल त्यसो भने गजल सुनौ है त ल हुन्छ है ल सुरु गर्छु यो समाजको नियम अब तोड्नु पर्छ सानो यो समाजको नियम अब तोड्नु पर्छ सानो हामीले बिचको दुरी फोड्नु पर्छ सानो यो समाजको नियम अब तोड्नु पर्छ सानो तिमी ठुलो म सानो तिमी ठुलो म सानो भने कुरा काट्छन् यहाँ तिम्रो मेरो नाता छिट्टै जोड्नु पर्छ सानो हामीले बिचको दुरी छोड्नु पर्छ सानो कुरीति र अन्धविश्वासले कुरीति र अन्धविश्वासले जेलिएको समाजलाई दुवै मिली अब हामीले छोड्नु पर्छ सानो तिम्रो मिलो नाता छिट्टै जोड्नुपर्छ सानो जरा गाडिसकेको छ जरा गाडिसकेको छ कुरीतिले यो समाजलाई हामी जस्तै युवा मिली पर्छ सानो दुवै मिली अब हामीले छोड्नु पर्छ सानो एक्काइसौँ शताब्दी हो यो एक्काइसौँ शताब्दी हो यो कुन युगमा छन् उनीहरू छुवाछुत उन्मूलनमा पाइला मर्नु पर्छ सानो हामी जस्तै उपाय मिली गर्नुपर्छ सानो दुवै मिली अब हामीले छोड्नु पर्छ सानो तिम्रो मेरो नाता छिट्टै जोड्नु पर्छ सानो समाजको नियम अब तोड्नुपर्छ पर्छ सानो हामी दुई हामी दुई बिचको डुरी छोड्नु पर्छ सानो हामी दुई बिचको डुरी हामी दुई बिचको दुरी फोड्नुपर्छ अब है यो समाजको अत्याचार सहनु हुँदैन हामीले अब है जे जस्तो छ आफ्नो ढङ्गले अगाडि बढ्नुपर्छ भन्दै हुनुहुन्थ्यो धन्यवाद दिन चाहन्छु दिनेशजी यो सहभागिताको लागि अनि यो सम्झनाको लागि शुभरात्री दिनेश आउनु भएको थियो बागलुङबाट निकै सुन्दर शेरहरू वाचन गरेर गइसक्नु भएको छ अबको पालो तपाईँको शून्य एकात्तर पाँच सतहत्तर सात सय पैँतिस तेतिन्जेलको लागि यहाँनिर अर्को गजल राख्छु हामीलाई गजल लेखी पठाउनु भएको छ निश्चल प्रेमी कान्छाले खर्जाङ दोई गुल्मीबाट आफ्नो प्रियाको लागि ओ प्रिया भन त माइतबाट कहिले आउँछौ खास के छ त्यतातिर म बिना नि रमाउँछौ ओ प्रिया भन त माइतबाट कहिले आउँछौ खास के छ त्यतातिर म बिना नि रमाउँछौ कसैबाट बारम्बार यस्तो सवाल आउँछ परदेशमा पैसा बाहेक अरू के के पाउँछौ अनाथहरू भोक भोकै रात गुजारेका छन् धर्मको नामले ढुङ्गामा दुध चढाउँछौ बन्दुकहरूले अब आराम पाउनुपर्छ किन हो भाइ भाइमा हतियार उठाउँछौ निश्चल मन लुटिएको धेरै भएको छैन निश्चल मन लुटिएको धेरै भएको छैन ए यादहरू मलाई मात्र किन सताउँछौ ओ प्रिया भन त माइतबाट कहिले आउँछौ खास के छ त्यतातिर म बिना नि रमाउँछौ अह धन्यवाद दिन चाहन्छु निश्चल प्रेमी कान्छाजीलाई यी सेरहरूको लागि फोनमा साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो आचार्य भलोइबाट पुष्पा आचार्य पुष्पाजी आराम हुनुहुन्छ खानपिन भइसक्यो एकदम हामीहरूको पनि भइसकेको अवस्था छ हुन्छ त्यसो भने गजल सुनौ पुष्पाजीकै आवाजबाट खानी गए सबै मेरो विश्वासको महल ढलाई खानी गए सबै मेरो विश्वासको महल ढलाई बाँकी केही राखेनौ केही आत्मा मेरो सबै जलाई हल्ला मैले सुन्दैछु सिन्दु सुत्दै भिजे हुनेवाला छरे हल्ला मैले सुन्दैछु सुन्दै सुत्दै भिजे हुनेवाला छरे एकचोटि देख्छ रमी आफ्नो देख्न मसलाई बाँचिँदै राख्दैन कोही आत्मा सबैजनालाई बस्दै एउटा रमाइलो थियो आफ्नो दिन छ दुनियाँमा बस्ने एउटा रमाइलो थियो आफ्नो दिन छ दुनियाँमा खिच्न गाह्रो पर्छ कि अपदेखि त्यो काम मसलाई देख्छ रमी आफ्नो त्यो नाम मसलाई सुन पीडा माया सबै भुल भयो आफ्नै देश सुन पीडा माया सबै भुल भयो आफ्नै देश निर्दयले मार्नु रहेछ फस्टाएर दिँदै मलाई सिस नगाह्रो पर्छ कि अब अबदेखि काम मसलाई यदि मलाई मार्ने भयो तर मार सुने आफै अब यदि मलाई मार्ने भयो तर मार सुने आफै अब चला न त्यो चेनौटी तलाई निर्दयले मार्नु रहेछ फस्टाएर दिँदै मलाई कृष्णधारू परिसचिव अपहरण कामलाई वितरण आफ्नो कामलाई बाँचिदिए राष्ट्रिय आत्माहरू सबैजनालाई नजिक निकै सुन्दर सेयरहरू पस्किनु भयो पुष्पाजी धन्यवाद व्यक्त गर्छु तपाईँलाई अहिलेलाई भने शुभरात्रिका साथ विदा गर्छु भन्दा भन्दै पुष्पा आचार्य हुनुहुन्थ्यो वलिबाट गइसक्नु भएको छ अबको पालो तपाईँको जेलको लागि अर्को गजल राख्छु तपाईँहरूको माझ समीर सायर भट्टराईले मोतीपुर आठ कपिल वस्तुबाट हामीलाई गजल प्रेषण गर्नुभएको छ म तपाईँहरूमा आज वाचन गर्छु अब यसरी जब उसले गजल गाउँछ बिस्तारै बिस्तारै अनि महफिल तताउँछ बिस्तारै बिस्तारै तिमी रातारात चर्चित बन्न खोजिरहेछौ तिमी रातारात चर्चित बन्न खोजिरहेछौ हेर सूर्य पनि उदाउँछ बिस्तारै बिस्तारै जो देवतादेखि रुष्ट छ त्यो मन्दिर पसेर जो देवतादेखि रुष्ट छ त्यो मन्दिर पसेर मूर्ति हेर्छ अनि कराउँछ बिस्तारै बिस्तारै कस्तो अचम्म कस्तो अचम्म हो यो मलाई मेरै गजलले कस्तो अचम्म हो यो मलाई मेरै गजलले दुनियाँ उस्तै छ सम्झाउँछ बिस्तारै बिस्तारै यो जीवनको अन्त्य पनि त्यसरी नै हुनेछ हो यो जीवनको अन्त्य पनि त्यसरी नै हुनेछ हो यो जीवनको अन्त्य पनि त्यसरी नै हुनेछ हो जसरी घाम अस्ताउँछ बिस्तारै बिस्तारै जब उसले गजल गाउँछ बिस्तारै बिस्तारै अनि महफिल तताउँछ बिस्तारै बिस्तारै आहा धन्यवाद दिन चाहन्छु मिठो गजलको लागि यस्तै गरी फोन सम्पर्कमा साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो दुबईबाट पवन घरती मगर आराम हुनुहुन्छ पवनजी हजुर हजुर एकदम हामीहरूको पनि ठिकै छ अनि कतिको चिसो बढिरहेको छ दुबईमा यति बेला जाडो छ सर अहिले धेरै बिहान बेलुका धेरै जाडो भइरहेको छ अहिले जाडो बढिरहेछ है हुन्छ आफ्नो ख्याल गर्नुहोला यही कामना गर्छु गजल सुनाउनु धन्यवाद आज म एउटा हिन्दी गजल भाषण गर्छु हुन्छ सर जिंदगी इतना खराब होगा सोचा नहीं था जिंदगी इतना खराब होगा सोचा नहीं था जीने का सहारा खराब होगा सोचा नहीं था हम्म। जिसका जिसका चेहरा राम का सफल है जिसका चेहरा राम का सफल है इसमें रावण का स्वभाव होगा सोचा नहीं था जीने का सहारा खराब होगा सोचा नहीं था दिल में सजाए था किसी का रूप दिखकर इतनी दया था किसी का रूप देखकर काटा वाला गुलाब होगा सोचा नहीं था इसमें रावण का दुबाप होगा सोचा नहीं था जो जो बिछड़ गया था कल हम सफर में जो बिछड़ गया था कल हम सफर में उसकी याद में तनाव होगा सोचा नहीं था काटा वाला गुलाब होगा सोचा नहीं था आज हम्म। वो पहुंचा है सफलताओं की दूरी पर आपको कैसा है सफलताओं की सीढ़ी पर इसमें इतना लगा होगा सोचा नहीं था जिंदगी जिंदगी इतना खराब होगा सोचा नहीं था जीने का सहारा खराब होगा सोचा नहीं था जीने का सहारा खराब होगा सोचा नहीं था हाँ जीने का सहारा शराब होगा सोचा नहीं था है यो जिन्दगी नै यस्तै छ जिन्दगीका यी हरेक मोडहरूमा हरेक पाइलाहरूमा नसोचेका कुराहरू भइदिन्छ है एकदमै खुसी लाग्यो पवनजी यो मिठो साथको लागि सम्झनाको लागि सम्पूर्ण नेपाली दाजुभाइहरूलाई शुभरात्रि सुनाइदिनु होला हस्त नमस्कार शुभरात्रि पवन घरती मगर आउनुभएको थियो दुवैबाट जिनेका सहारा सराब होगा सोचा नै था यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो यो जिन्दगी अचम्मसँग चलिरहेको छ कहाँनिर उतार चढाव हुन्छ मान्छेहरूले मेसो पाउँदैनन् यस्तै यस्तै कुराहरू गजलबाट गर्दै हुनुहुन्थ्यो धन्यवाद दिन चाहन्छु विदा भइसक्नु भएको छ अबको पालो तपाईँको त्यति जेलको लागि अर्को गजल राख्छु यहाँनिर शान्ति अधिकारीले हामीलाई बाँकेबाट गजल लेखी पठाउनु भएको छ बैमानीको ठुलो भारी बिसाएर कहाँ जान्छौ सुन सुन कुरा मेरो तिमीले रिसाएर कहाँ जान्छौ बैमानीको ठुलो भारी बिसाएर कहाँ जान्छौ सुन कुरा मेरो तिमीले रिसाएर कहाँ जान्छौ छोडी जाँदा चोखो माया पछुतामा रुनु पर्ला छोडी जाँदा चोखो माया पछुतोमा रुनु पर्ला अमृतमा आफै बिस मिसाएर कहाँ जान्छौ हुन्छ गल्ली मान्छेबाट त्यसैलाई ठुलो पारी हुन्छ गल्ती मान्छेबाट त्यसैलाई ठुलो पारी सुमधुर सम्बन्धलाई चिसाएर कहाँ जान्छौ दुनियाँलाई पर राखी सोच आफ्नै जिन्दगी हो दुनियाँलाई पर राखी सोच आफ्नै जिन्दगी हो धान मकै एकै ठाउँमा पिसाएर कहाँ जान्छौ कपटी छ पासा तिम्रो चित्त आफ्नो पोट आफ्नै कपटी छ पासा तिम्रो चित्त आफ्नो पोट आफ्नै राजा रानी माझ जोकर फिजाएर कहाँ जान्छौ बैमानीको ठुलो भारी बिसाएर कहाँ जान्छौ सुन कुरा मेरो तिमीले रिसाएर कहाँ जान्छौ शान्तिजीलाई हावार व्यक्त गर्न चाहन्छु फोन सम्पर्कमा आउनुभएको छ मित्र हजुर नमस्कार हेलो कुनै एकजना साथी फोन सम्पर्कमा आइसकेको कुरा प्राविधिकबाट मुकेशले जानकारी गराउँदै हुनुहुन्छ उहाँसँग कुराकानी गर्न चाहन्छौँ हजुर नमस्कार कुरा हुन सकेन उहाँसँग कृपया पुनः प्रयास गर्नुहोला अर्को गजल राख्छु यहाँनिर मैले नवराज भुजेलको सासापुर्तिन सरलाई हाल दोहा कतारबाट गजल प्रेषण गर्नुभएको छ स्वार्थी दुनियाँमा मलाई जन्मायो किन भगवान् जन्माई फेरि गरिब चाहिँ बनायो किन भगवान् संसारमा सधैँभरि एक्लै एक्लै लड्दै थिएँ त नि संसारमा सधैँभरि एक्लै एक्लै लड्दै त थिएँ नि कोही सहयोगीको साथ देखायो किन भगवान् एक्लै एक्लै पनि त हिँडेकै थिएँ जीवन यात्रामा म आधा घाटमै साथ छोड्नेसँग भेटायो किन भगवान् जिन्दगीभर तिम्रो साथ छोड्ने छैन भन्थिन् उनी हो जिन्दगीभर तिम्रो साथ छोड्ने छैनन् भन्थिन् उनी उसैलाई मबाट अलग गरायो किन भगवान् आजीवन ब्रह्मचारी रहने अठोर थियो नवराजको आजीवन ब्रह्मचारी रहने अठोट थियो नवराजको माया जाल रची प्रेममा फसायो किन भगवान स्वार्थी दुनियाँमा मलाई जन्मायो किन भगवान भगवान्सँग प्रश्न राख्दै हुनुहुन्थ्यो नवराज भुजेललाई आभार व्यक्त गर्छु फोन सम्पर्कमा आउनुभएको साथीसँग कुराकानी गर्छु हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्नुभयो देवधाबाट माया भट्टराई मायाजी आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ भन्नुपर्छ के गर्दै हुनुहुन्छ यति बेला मायाजीले छैन ए हो ल त्यसो भने गजलको साथमा आउनु भएको छ है ल सुरु गर्नुहोस् आकाशभरि कयौँ तारा एउटा तारा झरे के हो दुनियाँ संसारको तिम्रो म एउटा मरे के हो आकाशभरि कयौँ तारा एउटा तारा झरे के हो दुनियाँ संसारको तिम्रो म एउटा मरे के हो दुखाएँ रे छाती मैले लिएँ रे सोतरेरै दुखाएँ रे छाती मैले लिएँ रे सोतरेरै छुट्टिएको सम्बन्धलाई अब खोली सरे के हो दुनियाँ संसारको तिम्रो म एउटा मरे के हो षड्यन्त्र रच्यौ ठुलो सार्न माया अन्त कतै षड्यन्त्र रच्यौ ठुलो माया सार्न अन्त कतै सबै ठुलो टिकिहाल्यौ अब काँडा छरे के हो दुनियाँ संसारको तिम्रो म एउटा मरे के हो असल प्रेमी सधैँ उत्सुक मायालुको खुसी हेर्न असल प्रेमी सधैँ उत्सुक मायालुको खुसी हेर्न देखिहाले तिम्रो खुसी अब बसाइ सरे के भो दुनियाँ संसारपछि म एउटा मरे के भो आकाशभरि कयौँ तारा एक तारा झरे के भो दुनियाँ संसारका तिम्रो म एउटा मरे के भो हजुर किन मान्छेलाई आफ्नो अभाव कोही हराउँदैन तपाईँ मरेर पनि अभाव फड्किन्छ यसैले गजलका सेरहरूले भने जस्तो नहोस् <laughs> यही कामना गर्छु मायाजी सम्झिनुभयो यो सम्झनको लागि धन्यवाद दिन चाहन्छु र अहिलेलाई शुभरात्रि भन्दै बिदा गर्छु नमस्कार माया भट्टराई आउनुभएको थियो देवदहबाट गइसक्नु भएको छ अब अर्को गजल राख्छु विष्णु गौतमको बागलुङबाट पठाउनु भएको छ जहाँ त्यो सच्चा प्यार अक्सर गरिँदैन त्यहाँ मायाको सत्कार अक्सर गरिँदैन जहाँ त्यो सच्चा प्यार अक्सर गरिँदैन त्यहाँ मायाको सत्कार अक्सर गरिँदैन मान्छेले यही वस्तु बढी खोजेको हुन्छ मान्छेले त्यही वस्तु बढी खोजेको हुन्छ जुन वस्तुको प्रचार अक्सर गरिँदैन सहरमा भन्ने सहरमा भने दिनौँ जसो सुन्न पाइन्छ गाउँमा देहा व्यापार अक्सर गरिँदैन रचनालाई रचनाहरू प्राय जसो रचिन्छ रचनालाई रचनाहरू प्राय जसो रचिन्छ सबै गजल दमदार अक्सर गरिँदैन जहाँ त्यो सच्चा प्यार अक्सर गरिँदैन त्यहाँ मायाको सत्कार अक्सर गरिँदैन धन्यवाद दिन्छु विष्णुजीलाई फोन सम्पर्कमा साथी आउनुभएको छ उहाँसँग कुराकानी गर्नु हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ आराम हजुर म मानन्दर रभागी मानन्द रभागीजी सम्झे तपाईँलाई के छ हजुर हालखबर एकदम ठिक छ नि मानन्दरजी तपाईँको सुनाउनुहोस् ए हाम्रो पनि सबै ठिकै छ आराम हुनुहुन्छ भनेपछि आरामै चिसो छ काठमाडौँमा है चिसो बढाएको छ बिहान बेलुका दिउँसो त घाम छ ठिकै छ दिउँसो त हुन्छ त्यसो भने मानन्दरजी गजल सुनाऊ सुरु गरे अवश्य मान्छेको यहाँ सामान बेचिन्छ भएको एउटा इमान देखिन्छ मान्छेको यहाँ सम्मान देखिन्छ व्यापार सधैँ एकनाश हुँदैन व्यापार सधैँ एकनाश हुँदैन घाटा खाएपछि दोकान बेचिन्छ भएको एउटा इमान बेचिन्छ अदालतभित्र खै को मेरो विरुद्ध अदालतभित्र खै यो मेरो विरुद्ध पैसामा जहाँ बयान बेचिन्छ भएको एउटा इमान बेचिन्छ कस्तो समय काल भयो यस्तै हाल भयो कस्तो समय काल भयो यस्तै हाल भयो हो आजकाल जमान बेचिन्छ भएको एउटा इमान बेचिन्छ अब अन्तिम शेरमा पैसाले नपुगेपछि मान्छेहरूले पैसाले नपुगेपछि मान्छेहरूले घरमा भएको भगवान बेचिन्छ मान्छेको यहाँ सम्मान बेचिन्छ भएको एउटा इमान बेचिन्छ धन्यवाद भएको एउटा इमान बेचिन्छ है निकै दमदार पङ्क्तिहरूको लागि सेयरहरूको लागि धन्यवाद दिन्छु मानन्दरजी सम्झिनु भयो यो सम्झनाको लागि पनि धन्यवाद दिन्छु हुन्छ यसलाई शुभरात्रि शुभ पनि मानन्दर अभागी आउनुभएको थियो काठमाडौँबाट निकै दमदार शेरहरूको धनी हुनुहुन्छ निकै माया गरिरहनु भएको छ पछिल्लो समयबाट यो सम्झना सदा सदालाई रहोस् यही कामना गर्छु यहाँनिर शिशिर कुमार अधिकारी समीरको गजल छ हामीसँग हाल रानीवन स्वास्थ्य चौकी दैलेखबाट हामीलाई प्रेषण गर्नुभएको छ स्वास्थ्यकर्मी हुनुहुन्छ उहाँ ऊ बोल्छ म सुन्छु यति फरक छ ऊ हाँस्छ म रुन्छु यति फरक छ रङ्गी बिरङ्गी नाना थरी कपडा ऊ लाउँछ म धुन्छु यति फरक छ वचनका तिरले मेरो नाङ्गो छाती ऊ च्यात्छ म तुन्छु यति फरक छ धेरै दिन मेरो स्वाभिमानको माला धेरै दिन मेरो स्वाभिमानको माला ऊ छिनाल्छ म उन्छु यति फरक छ बेकसुरमा सजाय पाउनेहरूमध्ये ऊ हुँदैन म हुन्छु यति फरक छ गरिब म त्यो पनि दलित भनेर ऊ छुँदैन म छुन्छु यति फरक छ हामी जस्ता दासले दुःख पाउनुपर्छ ऊ भन्छ म गुन्छु यति फरक छ ऊ बोल्छ म सुन्छु यति फरक छ ऊ हाँस्छ म रुन्छु यति फरक छ आहा हृदयबाट आभार व्यक्त गर्न चाहन्छु यी सेयरहरूको लागि वाह भन्न चाहन्छु एकपटक शिशिर कुमारजीप्रति यति बेला फोन सम्पर्कमा साथी आउनु भएको छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्नुभयो हजुर घोराइदाङदेखि छवि प्रकाश रेग्मी हो घोराइदाङबाट छवि प्रकाश रेग्मी हजुर एकदमै सम्झिनुभयो छविजीले निकै खुसी लाग्यो हजुर आज गजल गुन्जनमा आउनु भएको छ है छविजी एकदमै अवश्य पनि गजलका शेरहरू छन् दमदार दमदार हजुर म सुनाउँछु अब खै कस्तो हुन्छ ल त्यसो भने सुनिहालौ ल सुरु गरे है अवश्य पनि मारेको होइन यो मन मरेपछि आयो मारेको होइन यो मन मरेपछि आयो बढ्दै थियो बेक नदी तरेपछि आयो बढ्दै थियो बेक नदी तरेपछि आयो तिमी बिना म पनि त एक्लो छु तिमी बिना म पनि त एक्लो छु अनि तिमी बिना म पनि त एक्लो छु जुनेली रात औँसीमा सरेपछि आयो बढ्दै थियो बेग नदी सरेपछि आयो गङ्गाको जलसरी सफा मेरो मन गङ्गाको जलसरी सफा मेरो मन अरे गङ्गाको जलसरी सफा मेरो मन फोहोर गन्ध नालीमा झरेपछि आयो बढ्दै थियो बेक नदी तरेपछि आयो घाती नभने सानो म तिम्रै यादमा छु घाती नभने सानो म तिम्रै यादमा छु अरे घाती नभने सानो म तिम्रै यादमा छु समयले मैला घात गरेपछि आयो बढ्दै थियो बेग नदी तरेपछि आयो साथी भन्यौ मनका कुरा खोल्न सकेनौ साथी भन्यौ मनका कुरा खोल्न सकिनौ नाता सम्बन्ध अन्तै परेपछि आयो मारेको होइन यो मन मरेपछि आयो बढ्दै थियो बेग नदी तरेपछि आयो यति नै हो घाती भन्यौ सानो म तिम्रो यादमा छु समयले मलाई घात गरेपछि आयो है खुसी लाग्यो छविजी दाङ घोराईबाट सम्झिनुभयो त्यहाँका सम्पूर्ण आत्मीय साथीहरूलाई शुभरात्रि भनिदिनु होला अनि सम्झना सुनाइदिनु होला रेडियो देवताको तर्फबाट अनि युवराजको तर्फबाट सर्वप्रथम त सम्पूर्ण साहित्य स्रष्टाहरूलाई सम्झन चाहन्छु यो समयमा अनि त्यसै गरिकन देवता रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई सम्झन चाहन्छु हुन्छ सबैजनालाई छुटिन्छ शुभरात्रि छवि प्रकाश आउनुभएको थियो दाङबाट दमदार सेरहरू सुनाएर गइसक्नु भएको छ यहाँनिर अर्को दमदार गजल राख्न मन लाग्यो मलाई दिप मिलन हुनुहुन्छ रुद्रपुर दुई रूपन्देहीका मित्र हाल दोहा कतारबाट हामीलाई यो गजल प्रेषण गर्नुभएको छ तपाईँहरू आज पस्किन्छु अब यसरी ऊ मजबुत बन्दै गएको छ तिम्रो पतन पछि तिम्रो विरोधको विस्तारित सङ्गठन पछि ऊ मजबुत बन्दै गएको छ तिम्रो पतनपछि तिम्रो विरोधको विस्तारित सङ्गठन पछि म उसलाई अझै सबल भएको देख्छु होला निकट भविष्यमै हुने नयाँ सम्मेलनपछि तिमीले मन दुखाएको हो हामी जनताहरूको तिमीले मन दुखाएकै हो हामी जनताहरूको सिंहदरबारभित्र पाएको आसनपछि ऊ आफैले आफूलाई कामुक नायिका भन्छे छिनो फानो हुनेछ सिनेमा प्रदर्शनपछि शास्ति दैनिक शास्ति दैनिक बढिरहेछ जनताहरूमा हाम्रो देशमा लोकतन्त्रको आगमनपछि ऊ मजबुत बन्दै गएको छ तिम्रो पतनपछि तिम्रो विरोधमा विस्तारित सङ्गठनपछि धन्यवाद दिन्छु दिप मिलनजीलाई त्यस्तै गरी हामीसँग अन्य गजलहरू छन् म यहाँनिर कर्मैसँग राख्दै जानेछु यहाँनिर बालकृष्ण भट्टराईको गजल छ आमाको सम्झनामा आमा तिम्रै आशीर्वादले बाँचेको छु परदेशमा मुटुभरि अपार माया साँचेको छु परदेशमा आमा तिम्रै आशीर्वादले बाँचेको छु परदेशमा मुटुभरि अपार माया साँचेको छु परदेशमा तिम्रै हातले पकाएको मिठो व्यञ्जन सम्झिएर आँसु पुज्दै सुक्खा रोटी भाँचेको छु परदेशमा छातीमाथि ढुङ्गा राखी परेलीमा आँसु रोकी आफ्नै मुटु जलाएर नाचेको छु परदेशमा हावाहुरी जोगाएर कति न्यानो माया दिन्थ्यौ हावाहुरी जोगाएर कति न्यानो माया दिन्थ्यौ चरा खस्ने घाममा नाता गाँसेको छु परदेशमा तिम्रै पिरले अतासिन्छु सपनीमा देखे पनि तिम्रै पिरले अतासिन्छु सपनीमा देखे पनि मनभित्र पीडा लुकाई हाँसेको छु परदेशमा आमा तिम्रै आशीर्वादले बाँचेको छु परदेशमा आमा तिम्रै आशीर्वादले बाँचेको छु परदेशमा आमा तिमीलाई आशीर्वादले बाँचेको छु प्रदेशमा भन्नुभएको थियो धन्यवाद दिन्छु यति बेला फोन सम्पर्कमा साथी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ हजुर नमस्ते कहाँबाट को बोल्नुभयो अलिकति नाम बुझिएन तपाईँको कुनै कुरा भनिदिनु एकजना साथी हुनुहुन्थ्यो उहाँसँग स्पष्ट कुराकानी हुन सकेन गइसक्नु भएको छ अर्को गजल राख्छु जितु खड्का गाउँले हुनुहुन्छ मोरङ उर्लाबाट हामीलाई गजल प्रेषण गर्नुभएको छ पछिबाट छुरा रोप्ने लामको के बयान गरौँ जुनले नै पोल्छ यहाँ घामको के बयान गरौँ शराबको बोतलभित्र निष्ठुरीको तस्बिर छ केही प्यालासँगै पिउ नामको के बयान गरौँ स्वर्गभन्दा प्यारो लाग्छ मलाई मेरो पखेरो नै जन्मिएर हुर्किएको गामको के बयान गरौँ तिम्रो होला मेरो होला जसको पनि हुनसक्छ नलेखेरै राखिएको खामको के बयान गरौँ नसोध्नु हो गाउँलेलाई हाल खबर परदेशको मृत्युसैया टेक्नुपर्ने कामको के बयान गरौँ पछिबाट छुरा रोप्ने लामको के बयान गरौँ जुनले नै पोल्छ यहाँ घामको के बयान गरौँ धन्यवाद दिन्छु त्यस्तै गरी अर्जुन दृष्टि पौडेलको गजल छ हामीसँग स्याङ्जा बिचारी चौतारीका मित्र हुनुहुन्छ हाल पोखराबाट हामीलाई गजल प्रेषण गर्नुभएको छ म तपाईँहरू माझ पस्किन्छु अवश्य व्यक्तिका प्रत्येक बोलीमा झुट सायद यहीबाट आधुनिक युग निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ सायद यहीबाट आधुनिक युग निस्किरहेछ प्रकृतिको नियम बदलिएर हेर्नुहोस् त मित्र प्रकृतिको नियम बदलिएर हेर्नुहोस् त मित्र मध्याहमै पूर्णिमाको जुन निस्किरहेछ अरूको श्रृङ्गार गरेर के भयो तिमीलाई अरूको श्रृङ्गार गरेर के भयो तिमीलाई तिम्रो आफ्नै मुहारमा घाव निस्किरहेछ आँसुका थोपा मात्रै सङ्गालेको गमलामा आँसुका थोपा मात्रै सङ्गालेको गमलामा हेर्नुहोस् त कसरी गुलाबको फुल निस्किरहेछ व्यक्तिका प्रत्येक बोलीमा झुट निस्किरहेछ सायद यहीबाट आधुनिक युग धन्यवाद दिन चाहन्छु अर्जुन दृष्टि पौडेलजीलाई यति बेला फोन सम्पर्कमा साथी आउनु भएको छ भन्दै हुनुहुन्थ्यो मुकेशले गइसक्नु भएको रहेछ ठिकै छ हामी अर्को गजल राख्छौँ यहाँनिर प्रकाश निष्ठुरीको गजल छ हामीसँग सलकपुरी लामबाट र हाल भराइनबाट प्रेषण गर्नुभएको छ हरेक पलमा हारिदिन्छु तिम्रो जित हुन्छौ भने हरेक पलमा हारिदिन्छु तिमी जित हुन्छौ भने मनको आशा मनमै मारी थकित हुन्छौ भने म त यसै पछि ढाकिएको मान्छे न हो पर्दा अघि तिमीलाई राख्छु सम्मानित हुन्छौ भने मनभित्रका इच्छाहरू मनमै मारिदिउँला मनभित्रका इच्छाहरू मनमै मारिदिउँला तिम्रो नामको चर्चा चल्ने सम्भावित हुन्छौ भने तिम्रो लागि पिर व्यथा मनै सही देउला बरु साँच्चै हरेक पल पलमा हर्षित हुन्छौ भने त्यो बाटो त्यो पाइला उतै छाडिदिन्छु हेर यदि तिमी सबै सामु चर्चित हुन्छौ भने हरेक पलमा हारिदिन्छु तिमी जित हुन्छौ भने मनको आशा मनमै मारी थकित हुन्छौ भने धन्यवाद दिन चाहन्छु प्रकाशजीलाई सेयरहरूको लागि कुनै एकजना साथी अघि नैदेखि फोन समूहमा आइरहनु भएको छ तर कुराकानी हुन सकेको छैन हेरौँ यति बेलाको प्रयास कस्तो रहन्छ हजुर नमस्ते नमस्कार आहा विष्णु विवास पोखरेल झ्याराम हुनुहुन्छ के गर्दै हुनुहुन्छ बेला आहा बसी बसाउ हुनुहुन्छ है आहा हुन्छ विष्णुजी गजल सुनौ आवाज अलिकति जोरदार तरिकाले आएको छैन तपाईँको धर्मको महत्त्व दिएपछि थाहा हुन्छ वा भनौँ समय गुज्रिएपछि थाहा हुन्छ रातभरि देखेको वास्तविक जिन्दगी सपना थियो बिउजेपछि थाहा हुन्छ ओर्लिएर ओह्रालो बुझिन्न जीवनको ओह्रालो के हो उक्लिएपछि थाहा हुन्छ र होइन होइन डुबिरहेर पनि सन्देश र डुबी होइन होइन डुबिरहेर पनि डुब्नु खोज्दा बुझिएपछि थाहा हुन्छ विष्णुजी हजुर अलिकति आवाजमा गडबडी भयो है धरधर धरधर आयो निकै दमदार सेरहरू थिए विष्णुजीका अझै यी सेरहरू अघि बढ्दै जाउन् कलम नरोकियोस् यही काम नगर्न चाहन्छु हुन्छ विष्णुजी अहिले शुभरात्री शुभ सपनी विष्णु विवश पोखरेल आउनुभएको थियो आफ्ना गजलहरू राखिदिनु हुनुहुन्थ्यो र अब भने हामी कार्यक्रमको लगभग लगभग अन्तिम चरणमा छौँ एउटा गजल मात्र तपाईँहरूको लागि पल्ली मगर हुनुहुन्छ लिहुक डाँडा स्याङ्जा हाल युएबाट गजल प्रेषण गर्नुभएको छ निकै दमदार सेरहरू रहेका छन् तपाईँहरूमा पस्किन चाहन्छ अब यसरी सपनाहरू आँखाभित्रै मरिरहेछन् लास बनी आँसुसँगै झरिरहेछन् कुन पिरले होला बरा कुन पिरले होला बरा बम र मिसाइलहरू पड्किएर आत्महत्या गरिरहेछन् निष्ठुरीको धोकेबाज व्यवहारले निष्ठुरीको धोकेबाज व्यवहारहरूले दुखाइहरू मुटुभरि छरिरहेछन् सलाइका काँटीहरू आगो बोकी हिँडेका छन् त्यही आगोको चपेटामा परिरहेछन् मानिसको बस्तीले मसानघाट च्यापेपछि मसानहरू पनि बसाइ सरिरहेछन् सपनाहरू आँखाभित्रै मरिरहेछन् लास बनी आँसुसँगै झरिरहेछन् धन्यवाद दिन चाहन्छु पल्ली मगर्जीलाई र आजको गजलका सेयरहरू निकै दमदार दमदार थिए मैले यहाँ अन्य थुप्रै गजलहरू छन् हामीसँग लगभग तिसवटा गजल बाँकी छन् Gazal Gunjan one at the rate Gmail dot कममा पनि केही साथीहरूको गजल थिए मैले त्यहाँका गजलहरूलाई वाचन गरिनँ अर्को श्रृङ्खलामा म वाचन गर्नेछु हाम्रो फेसबुक पेजमा भएका गजलहरूलाई पनि मैले सबैलाई समेट्न सकिनँ त्यसको लागि तपाईँहरूसँग माफी माग्छु अर्को श्रृङ्खलामा अवश्य पनि म जोड्नेछु अन्यथा नलिनु होला मित्रहरू यही कामना गर्न चाहन्छु र तपाईँहरूको यो साथ यो माया यो सम्झना सदा सदा रहिरहोस् यही छ कामना र कार्यक्रम आज सुन्न पाउनु भएको छैन भने भोलिका दिनहरूमा विभिन्न वेबसाइट अनि ब्लगबाट कार्यक्रम सुन्न पाउनुहुन्छ त्यसका लागि म ब्लग र वेबसाइटको नाम सरस्वती लिन चाहन्छु तपाईँहरूमा आज W W W dot radio Devdaha dot blogspot dot com त्यस्तै गरी डब्लु डब्लु डब्लु डट मेरो रापाको dot blogspot dot com त्यस्तै गरी W W W dot Chisapani Nepal dot blogspot dot com त्यस्तै गरी W W W dot Mohan Bihani dot blogspot dot com त्यस्तै गरी W W W dot Arjun Drishti dot blogspot dot com त्यस्तै गरी W W W dot Ashish Danai dot com dot यानफी त्यस्तै गरी W W W dot Butwal online dot कमबाट पनि कार्यक्रमहरूलाई तपाईँले सुन्न सक्नुहुन्छ र आफ्ना प्रतिक्रियाहरू दिन नभुल्नुहोला यही काम गर्न चाहन्छु र अर्को सप्ताहसम्मको लागि तपाईँहरू माझबाट छुट्नुपर्ने हुन्छ माया गर्दै गर्नुहोला रेडियो देवदालाई अनि गजल गुन्जनलाई हस् त त्यति जेलको लागि तपाईँ सम्पूर्णलाई हृदयबाट आवाजबाट युवराज आगो माथि पानी म तिमीलाई माया गर्छु मलाई मूर्ख भनुन् कि ज्ञानी म तिमीलाई माया गर्छु तोही आगो बनुन् कि पानी म तिमीलाई माया गर्छु मूर्ख भन्ती ज्ञानी मति तिमीलाई माया गर्छु तोही आगो बन्ती पानी मति तिमीलाई माया तिमीलाई